hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा नवलप्रासीमा चारजनाको मृत्यु एक दर्जनभन्दा बढी घाइते स्याङ्जामा अठार वर्षीय युवतीमाथि सामूहिक बलात्कार सुनको सहज आपूर्तिको माग गर्दै सुनचान्दी व्यवसाय संघद्वारा चितवनका सबै सुनचान्दी पसल अनिश्चितकालका लागि बन्द घुम्ते शिविरमा अवैध रूपमा हुलाक टिकट बेच्ने एकजना खैरनीबाट पक्राउ तत्कालीन निर्वाचनको मिति घोषणा गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त उप्रेतिको जोड एक सय भन्दा धेरै निर्वाचन क्षेत्रमा एमाले जित्ने अध्यक्ष खनालको दावी उत्तर कोरियामा एक अमेरिकी नागरिकलाई पन्ध्र वर्षको कैदको फैसला चितुवाको आक्रमणमा बसवानामा राष्ट्रपति खामा घाइते र एएफसीको नयाँ अध्यक्षमा बहराइनका खालिफा चैन ओल्ड क्रिकेट लिग डिभिजन थ्रीमा आज नेपालले ओमानको सामना गर्ने आइपिएल क्रिकेटमा पन्जाब विरुद्ध चेन्नई ब्याटिङ गर्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज खनाल अब समाचार विस्तारमा नवलप्रासीमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् भारतको ठुटीबारीबाट अन्तिम संस्कारका लागि लास लिएर त्रिवेणीधाम आउँदै गरेको लु एक त एक एक पाँच नौ नम्बरको ट्र्याक्टर आज त्रिवेणीको सुस्ता छ फर्सा टाँडीमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो दुर्घटनामा परि भारत उत्तर प्रदेश महाराजगञ्ज ठुटीबारीका पचास वर्षीय निसार महम्मद पैँतिस वर्षीय सूर्यनाथ सोनार पचास वर्षीय देवान मुसलमान र पचास वर्षीय रामपत चौहान रहेका छन् चौहानको उपचारका क्रममा शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा ज्यान गएको हो घाइतेहरूको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भइरहेको प्रहरी जनाएको छ त्रिवेणीबाट आउँदै गरेको यात्रुवाहक बसलाई साइड दिने क्रममा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वी चितवनको खैरनीमा सञ्चालन गरेको घुम्ती शिविरमा अवैध रूपमा हुलाक टिकट बिक्री गर्ने एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ खैरनी छ घर भएका पचास वर्ष रामशरण घिमिरेले दस रुपियाँ पर्ने टिकटलाई बिस रुपियाँमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो घिमिरेलाई आवश्यक कारवाहीका लागि पक्राउ गरी हिरासतमा राखेको पण्डितले बताउनुभयो गम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयले ओलाका टिकटलाई दस रुपियाँमा बेच्न आफ्नै कर्मचारी खटाएको भए पनि घिमिरेले बिस रुपियाँमा टिकट बेचेका हुन् सेवाग्राहीले अवैध रूपमा टिकट बिक्री गरेको जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो घिमिरेले करिब एक सयवटा टिकट बेचेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो यसअघि चितवनको विकट पहाडी गाविस कोराकमा सञ्चालन गरेको घुम्ते शिविर आजदेखि खैरहनीमा सुरु भएको हो पूर्वी चितवनका विभिन्न सात गाविस लक्षित गरी घुम्ती शिविर सञ्चालन गरिएको र शिविर पर्सीसम्म चल्नेछ खैरनीपछि शक्तिखोरमा शिविर सञ्चालन गर्ने निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलालले जानकारी दिनुभयो नेपाली सेनाले सञ्चालन गरेको सैन्य छनौट प्रक्रियामा सेनामा भर्ती गरिदिने भन्दै छ लाखले दुईजना फरार भएका छन् शमशेर दलगण भरतपुरमा भर्ना गरिदिने भन्दै कोहलपुर निवासी शान्ता नेपाली र आफूलाई नेपाली सेनाको मेजर बताउने एकजना पुरुष आठजना युवाबाट पचहत्तर हजारका दरले रकम लिए फरार भएका हुन् भर्ना सनड प्रक्रिया चलिरहँदा फर्जी प्रवेशपत्र निर्माण गरी नेपाली सेनाको जङ्गी अड्डाको नक्कली स्ट्याम्प हानि भर्ना सेनामा गरिदिने भन्दै निजहरूसँग एक लाख पचास हजार माग गरेको र पहिलो किस्तामा पचहत्तर हजारका दरले लिएको कोहलपुरका कोहलपुरका भूपेन शर्माले बताउनुभयो उनीहरू यही वैशाख चौध गते साँझ भरतपुर स्थित केन्द्रीय बस टर्मिनलमा रहेको जनता होटल र गौरव गेस्ट हाउसबाट भूपेन शर्मा अमित सिंह सहित उनका अन्य छजनासँग सुरकम लिएर फरार भएका हुन् नेपाली सेनामा भर्ना हुने आशमा आएका शर्मालाई शमशेर दल गणको भर्ना छनौट समितिले यही वैशाख पन्ध्र गते नक्कली कागजपत्र भेटेपछि भर्ना छनौटमा सहभागी नगराएको गणका गणपति ज्योतिन्द्र महतले जानकारी दिनुभयो सुनको सहज आपूर्तिको माग गर्दै नेपाल सुन चाँदी व्यवसाय सङ्घ चितवनले जिल्लाका सबै सुन चाँदी पसल अनिश्चितकालका लागि बन्द गरेको छ यसअघि नै सुनको सहज आपूर्ति नहुँदा पसल सञ्चालनमा कठिनाई भएको भन्दै पटक पटक ध्यान आकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको भन्दै पसल नै बन्द गर्नु परेको संघका चितवन अध्यक्ष विपेन्द्र रामुदामुले जानकारी दिनुभयो सुनको सहज आपूर्तिका लागि पहल गर्न संघले केन्द्रमा रहेको सुनचान्दी व्यवसाय महासंघलाई दुई दिने अल्टिमेटम समेत दिएको छ सरकारबाट प्राप्त हुने सुनको कोटा कम हुनु सुनको मूल्यमा भारी गिरावट आउनु र मागको परिमाणमा वृद्धि भएका कारण बजारमा सुनको अभाव देखिएको हो हिजो विभिन्न तेत्तिस जिल्लाका प्रतिनिधि र बीच सहज आपूर्तिबारे आन्तरिक छलफल भएको र सहज आपूर्ति नभएपछि आजबाट चितवनमा रहेका झण्डै साढे दुई सय सुन चाँदी पसल बन्द गरिएको सङ्घले जनाएको छ पछिल्लो समयमा सुनको मूल्यमा भारी गिरावट आइरहेका बेला चर्को मूल्यमा सुन खरिद गरी आपूर्ति गर्नु परेको व्यवसायले गुनासो गर्दै आइरहेका छन् भने व्यवसायहरूलाई कालो बजारी गरेको आरोप पनि लागिरहेको छ विभागको सिजनमा सुन पसल बन्द हुँदा भने ग्राहक मर्कामा परेका छन् यसैबीच दुई दिन एउटै भावमा कारोबार भएको सुनको भाव आज भने घटेको छ मंगलबार र बुधबार बाहन्न हजार आठ सय रुपियाँमा कारोबार भएको र आज भने आठ सय रुपियाँ घटेर बाहन्न हजार रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ यस्तै गएको शुक्रबारदेखि स्थिर रहेको चाँदीको भाव आज घटेको छ तोलामा पन्ध्र रुपियाँ घटेर आठ सय पन्चानब्बे रुपियाँमा चाँदी कारोबार भइरहेको छ स्याङ्जाको साकर गाविस घर भएकी एक अठार वर्षीय युवतीमाथि बुधबार राति सामूहिक बलात्कार भएको छ दुईवटा मोटरसाइकलमा आएका चारजनाको समूहले आफूलाई सामूहिक बलात्कार गरेको पीडित युवतीले बताएकी छन् अपरिचित युवाहरूले ती युवतीलाई उनको घर नजिकबाट जबरजस्ती उठाएर जंगलमा लगेर बलात्कार गरेको स्थानीय प्रमोद पोखरेलले जानकारी दिनुभयो युवतीको शरीरका विभिन्न भागमा चोट लागेको छ स्थानीयको सहयोगमा बलात्कृत युवतीलाई रामपुरमा सामान्य उपचार उपचार गरी थप उपचारका लागि पाल्पा अस्पताल लगिएको छ युवाहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सुनाएको छ सामान्य बिरामी भएकी युवतीमाथि बुधबार पाल्पाको रामपुरमा स्वास्थ्य परीक्षण गरी फर्कने क्रममा बलात्कार भएको थियो राष्ट्रपति डाक्टर रामवरण यादवलाई चीन भ्रमणको निम्तो आएको छ राष्ट्रपति यादवलाई आगामी जुन छदेखि दससम्म चीनको युनान प्रान्तमा हुने पहिलो चाइना साउथ एसिया व्यापार मेलामा भाग लिन त्यहाँका प्रान्तीय गभर्नरबाट निम्तो आएको हो तर चीन भ्रमणको निम्तोलाई औपचारिक राष्ट्रिय भ्रमणको रूप दिन र बेजिङमा चिनिया राष्ट्रपतिसँग समेत भेट गर्ने वातावरण मिलाउन शीतल निवासले चिनी अधिकारीहरूसँग माग गरेका छन् विगतमा राष्ट्रपति यादवले सन् दुई हजार दसको साङ्घाई एक्सपो बैठकमा भाग लिँदा पनि उहाँको भ्रमणलाई चिनी अधिकारीहरूले औपचारिक राष्ट्रिय भ्रमणको स्वरूप दिएका थिएनन् हालै माओवादी अध्यक्ष प्रचण्डलाई चीनले उच्च सम्मान दिएको र राष्ट्र प्रमुखलाई भने युनानबाटै फर्काउने अवस्था आए राष्ट्रपतिले व्यापार मेलामा सहभागिता नजनाउने सिद्ध निवास स्रोतले जनाएको छ सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक राष्ट्रपति डाक्टर रामरण यादव समक्ष सिफारिस गरेको छ मन्त्री परिषदको आज बसेको बैठकले विधेयक सिफारिस गर्ने निर्णय गरेको हो यसै गरी बैठकले नेपाल भारतबीच विद्युत विकास तथा प्रसारण आयोजनाका लागि अन्तर्राष्ट्रिय संस्था आइडिएले गर्ने उनाचालिस मिलियन डलर बराबरको ऋण सहयोगलाई स्वीकार गर्ने निर्णय पनि गरेको छ यसै गरी तनहु हाइड्रो पावर कम्पनीलाई सत्तरी करोड रुपियाँ सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले जानकारी दिनुभयो बैठकले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गर्ने निर्णय गरेको पनि प्रवक्ता पौडेलले बताउनुभयो निजामती सेवा ऐन दुई हजार उनपचास तेस्रो संशोधन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ अध्यादेश मार्फत गरेको संशोधन समावेशको सिद्धान्त विपरीत भएको भन्दै अब्दुल मजिद मुसलमानले आज सर्वोच्चमा रिट दायर गर्नु भएको हो लोकसेवा आयोगले लिने नायब सुब्बा तथा अधिकृत परीक्षामा अपाङ्ग र महिलाको हकमा चालिस वर्ष र मधेसी दलित आदिवासी जनजाति र पिछडिएको क्षेत्रको हकमा पैँतिस वर्ष उमेरको हदबन्दी विभेदकारी भएको रिटमा दावी गरिएको छ रिटमा राष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र कानुन मन्त्रालयलाई विपक्षी बनाइएको छ अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले दण्डहीनतालाई वर्तमान सरकारले सहन नसक्ने बताउनु भएको छ एमनेस्टी इन्टरनेसनल नेपालको प्रतिनिधि मण्डलसँग आज आफ्नै कार्यकक्षमा कुरा गर्दै अध्यक्ष रेग्मीले भन्नुभयो दोषीलाई कानुनी दायराभित्र ल्याउनका लागि गृह गृहमन्त्रीदेखि सबै निकायलाई भनेको छु दोषीले अनुमुक्ति पाउने कुराको कल्पना नगरे हुन्छ उहाँले अपराधमा सम्लनहरू समातिन थालेको भन्दै केही भएको अनुभूति बिस्तारै हुने बताउनुभयो एकै क्षणमा रामराज्य सम्भव नभएको उल्लेख गर्दै उहाँले विस्तारै सुधार हुने बताउनुभयो अध्यक्ष रेग्मीले राजनीतिले ट्र्याक लिन नसकेकै कारण मुलुकमा तमाम समस्या बढेको उल्लेख गर्दै राजनीतिलाई ट्र्याकमा ल्याउनका लागि सरकारले चुनावलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो भेटमा एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष शम्भु ठाकुरले मुलुकमा व्याप्त दण्डहीनताको अन्त्य तथा आप्रवासी श्रमिकको हक अधिकार संरक्षण गर्न आग्रह गर्दै दुई अलग अलग ज्ञापन पत्र बुझाउनु भएको थियो प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले अब तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनु भएको छ निर्वाचनको तयारी पूरा भइसकेको भन्दै उहाँले मिति घोषणा गर्न रोकिनुपर्ने कुनै कारण नरहेको दावी गर्नुभयो मिति घोषणामा ढिलाइको कारण मैले बुझ्न सकेका छैन निर्वाचनको तयारीका क्रममा बागलुङ पुग्नुभएका उप्रेतीले आज आयोजित कार्यक्रममा भन्नुभयो महिना त घोषणा भएको छ तर अब तत्काल दिन पनि घोषणा हुनुपर्छ केही एनका विषयमा सहमति गर्न बाहेक अरू समस्या नरहेको स्पष्ट पार्दै उहाँले सबै दललाई आफ्ना विचार र कार्यक्रम लिएर जनतामा जान सुझाव दिनुभयो एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी देशभरका एक सय भन्दा धेरै निर्वाचन क्षेत्रमा अहिले अग्रस्थानमा रहेको दावी गर्नुभएको छ उहाँले अबको संविधान सभामा एमाले पहिलो पार्टी बन्ने दावी गर्दै लोकतान्त्रिक शक्तिको दुई तिहाई बनाएर संविधान लेखिने बताउनुभयो अध्यक्ष खनालले अहिले चुनावी तालमेलको निर्णय नभइसकेको उल्लेख गर्दै भन्नुभयो दुई सय चालिस स्थानमै एमाले उम्मेद्वारीको तयारी गरिरहेको छ तर लोकतान्त्रिक शक्तिको दुई तिहाई ल्याउन केही स्थानमा तालमेलको सम्भावना पनि उहाँले नकार्नु भएन आज नेपालगञ्जमा अगुवा कार्यकर्तासँग भएको भेटघाटमा एमाले अध्यक्ष खनालले एकताबद्ध भई निर्वाचनमा जुट्न आह्वान समेत गर्नुभयो भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल ऐल निगमलाई मासिक बिस करोड रुपैयाँ नाफा हुने भएको छ भारतीय ओइल निगमले मे एक तारिकदेखि लागू हुने गरी निगमलाई आज पठाएको मूल्य सूची अनुसार सो नाफा हुने भएको हो पेट्रोलियम पदार्थको बिक्रीमा घाटा बेहोर्दै आएको ऐल निगम दस महिनापछि नाफामा जाने भएको हो यसअघि अप्रेल सोह्र तारिकमा भारतीय ऐल निगमले पठाएको मूल्य सूची अनुसार नेपाल ऐल निगमलाई छ करोड बहत्तर लाख रुपियाँ घाटा हुने अनुमान गरिएको थियो नयाँ मूल्य सूची अनुसार एलपी ग्यासको सिलिन्डरमा हुँदै आएको घाटा चौसठी रुपियाँले घटेपछि निगमलाई राहत मिलेको हो यसअघि निगमलाई प्रति सिलिन्डर पाँच सय चार रुपियाँ घाटा हुँदै आएकोमा अब प्रति सिलिन्डर चार सय उनाचालिस रुपियाँ मात्र घाटा हुने भएको छ सरकारी कागज कृत्य गर्ने सप्तरीका एक सरकारी कर्मचारी गिरफ्तार भएका छन् झुटा सर्जमिन खडा गरी गाविस सचिवले कृत्य सहयोग गर्ने मालबद्ध कार्यालय सप्तरीका नायब सुब्बा चौ गणपति चौधरी गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ नायब सुब्बा चौधरीमाथि सप्तरीको कमलपुर गाविस चार स्थित बाह्र कट्टा दस धुर एलानी जग्गा सोही ठाउँमा ठाउँका मणिलाल बहरदारको हो भनी झुटा सरजमिन खडा गरेको आरोप छ उनलाई झुटा सरजमिन खडा गरी गाविस कमलपुरका सचिव देवी प्रसाद कोइरालाको कृत्य हस्ताक्षर र सरकारी छाप दस्तखत कृत्य गरेको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी नायब प्रेक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हिजो हामीले सोधेका थियौँ एमाले अध्यक्ष जननाथ खनाले पार्टी छोडेको दिन किन ढाड भाँचेको भनेर चार पटक आफूलाई फोन गरेको भन्ने ए माओवादीका नेता रामचन्द्र झाको भनाईमा कतिको सत्यता छ जस्तो लाग्छ ए बोलीमा सत्यता छैन बे हुन पनि सक्छ र सी पुरानै घर फर्कन मन हो कि तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए बोलीमा सत्यता छैन भन्नेमा उनाचालिस प्रतिशत बे हुन पनि सक्छ भन्नेमा पैँतिस प्रतिशत र वर्षपछि पुरानै घर फर्कने मन हो कि भन्नेमा छब्बिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ चितवनका सुन व्यवसायहरू कारोबार नै ठप्प पारेर आन्द्रमा उत्रिएको प्रति तपाईँको विचार के छ ए सहज आपूर्तिका लागि दबाब बे धेरै नाफा खान नपाएर हो कि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 बोसवानाका राष्ट्रपति इयान खामा घाइते हुनुभएको छ चितुवाको पन्जाले अनुहारमा चितोरेका कारण टाँका लगाउनु परेको छ अधिकारीहरूका अनुसार एक आर्मी ब्यारेकमा रहेका आवास गृहमा रहेको चितुवालाई खाना खुवाइरहेको दृश्य हेरेका राष्ट्रपतिमाथि अचानक आक्रमण भएको हो सरकारका प्रवक्ताले यसलाई आक्रमण नभई एक दुर्घटना भएको बताएका छन् घटनापछि एक बैठकमा राष्ट्रपति खामा अनुहारभरि पट्टी लगाएर उपस्थित भएको बिबिसीले जनाएको छ खेल समाचार एसियाली फुटबल महासंघ एएफसीको नयाँ अध्यक्षमा बहराइनका Sheikh Salman bin Ibrahim al Khalifa चयन हुनुभएको छ मलेसियाको क्वालालम्पुरमा रहेको एएफसीको मुख्यालयमा भएको चुनावमा खालिफाले छयालिस मतमध्ये तेत्तिस मत प्राप्त गर्नुभएको छ उहाँका प्रतिद्वन्दी थाइल्यान्डका मोराबी माकुदीले सात तथा संयुक्त अरब इमिरेट्सका युसुफ अल सेर्कलले छ मत प्राप्त गर्नुभएको थियो थाइल्यान्डका मोराबीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले पनि मत दिएको एनफा स्रोतले जनाएको छ मोराबीलाई भ्रष्टाचारको आरोपमा पदमुक्त भएका मोहम्मद बिन हमामको उत्तराधिकारीको रूपमा हेरिएको थियो हमामलाई भ्रष्टाचार गरेको भन्दै फिफाले पदमुक्त गरेपछि एएफसीको अध्यक्षका लागि चुनाव भएको हो ICC world cricket league division थ्रीमा नेपालले आज ओमानको सामना गर्दैछ खेल बेलुका सभा सात बजेपछि सुरु हुनेछ डिभिजन दुईमा उक्लने गणितीय सम्भावना कायम राखेको नेपाललाई आजको खेल पनि जित्नुपर्ने हुन्छ लगातार दुई खेल गुमाएको नेपालले गैराती भने आयोजक बर्मुडामाथि आठ विकेटको फ्राकिलो अन्तरले जित हात पारेको थियो बर्मुडाले दिएको एक सय सात रनको लक्ष्यलाई नेपालले एघार ओभर दुई बल खेल्दै दुई विकेटको क्षतिमा पुरा गर्यो नेपालका तर्फबाट कप्तान पारस खड्काले नट आउट छयालिस रन बनाएका थिए नेपाल यसअघि अमेरिका र युगाण्डासित पराजित भएको थियो उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आजको पहिलो खेलमा किङ्स इलेभेन पन्जाब विरुद्ध चेन्नई सुपर किङ्सले ब्याटिङ गरिरहेको छ टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ताजा अवस्थामा तेह्र दशमलव तीन ओभरको समाप्तिमा तीन विकेट गुमाएर एक सय तीन रन जोडेको छ चेन्नईका लागि अहिले सुरेश रैना नट आउट त्रिचालिस र मर्केल तीन रन बनाएर क्रिजमा छन् यसअघि चेन्नईका लागि शाह अठार माइक हसी माइकल हसी पैँतिस र महेन्द्र सिंह धोनी दुई रन बनाएर पेब्लेन फर्किएका छन् यसैबीच आज हुने दोस्रो खेलमा पुणे वारियर्सले दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरको सामना गर्नेछ खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा नवलप्रासीमा चारजनाको मृत्यु एक दर्जनभन्दा बढी घाइते स्याङ्जामा अठार वर्षीय युवतीमाथि सामूहिक बलात्कार सुनको सहज आपूर्तिको माग गर्दै सुनचाँदी व्यवसाय संघद्वारा चितवनका सबै सुनचाँदी पसल अनिश्चितकालका लागि बन्द घुम्ती शिविरमा अवैध रूपमा हुलाक टिकट बेच्ने एकजना खैरनीबाट पक्राउ तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त प्रतिको जोड एक सय भन्दा धेरै निर्वाचन क्षेत्रमा एमाले जित्ने अध्यक्ष खनालको दावी उत्तर कोरियामा एक अमेरिकी नागरिकलाई पन्ध्र वर्षको कैद फैसला चितुवाको आक्रमणमा बोत्सवानाका राष्ट्रपति खामा घाइते र एएफसीको नयाँ अध्यक्षमा बहराइनका खालिफा सैन ओल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले आजमानको सामना गर्ने आइपिएल क्रिकेटमा पन्जाब विरुद्ध चेन्नई ब्याटिङ गर्दै अवस्थ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स